नौ सय बयानब्बे website W W W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठशाला नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगासँगै इन्टरनेट लाइनमा W W W dot radio Arpan dot कमबाट पनि संसारभरेकी साथ सुनिरहनु भएको दिउँसो दुई बजेको अर्पण समाचारमा तपाईँलाई स्वागत छ म सम्झना समाचार सुरु गरौँ प्रमुख समाचारका शीर्षकहरूबाट चुनावी तयारीका विषयमा सर्वदलीय बैठकमा छलफल चल्दै नेकपा माओवादी सहितका तेत्तिस दलद्वारा बैठक बहिष्कार नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मुलुकको राजनैतिक अवस्था तरल र अस्थिर रहेको ए माओवादी नेता विष्टको भनाई चितवनमा एक वर्षमा वनजन्तुको आक्रमणबाट चौध जनाको ज्यान गयो साइबर अपराधीहरूले विश्वभरिका एटीएमहरूबाट चार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 भइरहेको छलफलमा सहभागी दलका नेताहरू आफआफ्नो धारणा राख्दै बाहिरिँदै गरेका छन् बैठकमा सहभागी भएर निस्कनुभएका नेकपा एमालेका अध्यक्ष झरनाथ खनालले छलफलमा आफूले थ्रेस होल्ड राख्नु राख्नुपर्ने फौजदारी अभियोग लागेका व्यक्ति चुनावमा उठ्न दिन नहुने सभासद संख्या बढाउन नहुने तथा यसअघि अन्य भनिएका जातिहरूको परिभाषित गर्नुपर्ने धारणा आफूले राखेको पत्रकारहरूलाई जानकारी दिनुभयो त्यस्तै राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले चार दलले संयन्त्र खारेज गर्नुपर्ने र थ्रेसहोल्डको व्यवस्था हुनुपर्ने धारणा राखेको बताउनुभयो अहिलेको सरकार चुनावी भनिए पनि चार दलले संयन्त्र अनुसार चलेकाले संयन्त्रको खारेजी आफूहरूको माग रहेको पनि राणाले बताउनुभयो त्यस्तै जनशक्ति पार्टी पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले पनि आफूहरू होलको पक्षमा नभएको बताउनुभयो बैठकमै सहभागी भएर निस्कने क्रममा संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई तमलोपाका नेता सूर्यदेश त्रिपाठीले भने थ्रेसहोल्डको व्यवस्था हुनुपर्ने र विभिन्न क्षेत्र र समूहको प्रतिनिधित्वको लागि पनि सभासदको संख्या पहिलेको जति नै हुनुपर्ने बताउनुभयो यसैबीच सरकारले सबैलाई पत्रचार गरेर बैठकका लागि आह्वान गरे पनि नेकपा माओवादी लगायतका दल तथा उपेन्द्र यादव नेतृत्वको मोर्चा पनि बैठक बैठकमा गएको छैन तेत्तिस दलीय मोर्चाले भने खेलराज रेग्मी नेतृत्वको सरकारले नै अवैधानिक भन्दै बैठक बहिष्कार गर्ने निर्णय गरेको छ सरकारसँगको बैठकले कुनै निचोड निकाल्न नसक्ने भएकाले आफूहरू बैठकमा सहभागी नहुने मोर्चामा आबद्ध क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मणि थापाले जानकारी दिनुभयो आज अध्यक्ष मोहन वैद्यले पनि छुट्टै एक विज्ञप्ति निकालेर आफ्ना पूर्व शर्तहरू पूरा नभई कुनै वार्ता र छलफल सरकारसँग नगर्ने बताउनु भएको छ नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ अहिले केबेरमा पार्टी कार्यालय बल्खुमा शुरू हुने बैठकमा आजदेखि अध्यक्ष झलनाथ खनालको राजनैतिक प्रतिवेदनमाथि छलफल शुरू हुने केन्द्रीय सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो त्यस्तै विभिन्न आयोगहरूबाट प्रस्तुत भएको प्रतिवेदनमाथि पनि बाँकी छलफल हुने उहाँले बताउनुभयो अध्यक्ष खनालको प्रतिवेदनमा जेठको पहिलो हप्ताबाट शुरू हुने चुनावी अभियान चुनावमा अन्य दलसँग गर्ने सहकार्य तालमेल र पार्टीको आन्तरिक रणनीति लगायतका विषय उल्लेख गरिएको छ Subtítulos एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्टले मुलुकको राजनैतिक अवस्था तरल र अस्थिर अवस्थामा रहेको बताउनु भएको छ संविधान नबन्नुमा सम्पूर्ण राजनैतिक दल दोषी रहेको बताउँदै विशेष गरी परिवर्तन र विकास नचाहने शक्तिको कारणले संविधान सभा विघटन भएको बताउनुभयो मगरात राज्य समितिका संयोजक समेत रहनुभएका नेता विष्टले वैद्य नेतृत्वको नेकपा माओवादी अहिले बल्छीमा अल्झिएको माछा जस्तै भएको भन्दै वैद्यले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको बताउनुभयो विष्टले आज कपुरकोटमा सञ्चालन हुन लागेको जनउत्थान सहकारी संस्थाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ चितवनमा वन्यजन्तुको आक्रमणबाट एक वर्षमा चौध जनाको मृत्यु भएको छ चितवन राष्ट्रिय निकुञ्जले दिएको तथ्याङ्क अनुसार एक वर्षको अन्तरालमा हालसम्म बाघको आक्रमणबाट मात्रै सबैभन्दा बढी सातजनाको मृत्यु भएको छ यस्तै हात्तीको आक्रमणबाट छ जना र गैडाको आक्रमणबाट एकजनाको मृत्यु भएको निकुञ्जले जनाएको छ निकुञ्जका रेन्जर विष्णु थपलियाका अनुसार दुई हजार उनासत्तरी सत्तरीको अहिलेसम्ममा वन्यजन्तुको आक्रमणबाट पन्ध्रजना घाइते भएका छन् बदेलको आक्रमणबाट छ जना गैंडा गैडा तथा बाघको आक्रमणबाट सातजना र भालुको आक्रमणबाट दुईजना घाइते भएका छन् हिजो बिहिबार मात्र चितवनको गीतानगरमा एउटै बाघले दुईजनाको ज्यान लिएको छ भने एकजनालाई घाइते बनाएको छ यसको केही महिना अघि मात्र निकुञ्जमा देखिएको ध्रुवे नामको हात्तीले एक बोर दम्पतिसहित त्यहाँ चारजनाको ज्यान लिएको थियो एकीकृत नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीले बालकुमारी कलेज नारायणगढको परीक्षा शाखामा तोडफोड गरेका छन् कलेजको लाइब्रेरीमा रहेको पुस्तकको लैजाने विषयमा भएको विवादको कारण तोडफोड भएको बताइएको छ विद्यार्थीहरूले पुस्तक लैजाँदा धरोटी लिन नहुने आफरको माग व्यवस्था भएकाले तोडफोड गरेको अखिल क्रान्तिकारीका सदस्य रमेश पाण्डेले बताउनुभयो तोडफोडबाट परीक्षा शाखाको दुईवटा झ्यालका सिसा फुटेको छ भने कर्मचारी सीता पण्डित सामान्य घाइते भएको बताइएको छ अन्य विद्यार्थी संगठन कलेज प्रशासनले भने पुरानै सम्झौता अनुसार पुस्तक वितरण हुनुपर्नेमा जोड दिएको छ झापामा सडक दुर्घटना लगायत अनेक घटनामा परि तीनजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गतको सतासी धाम हिजो बेलुकी पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे एक एक एक छ शून्य नम्बरको बसले बा पाँच छ सात सात सात नम्बरको कारलाई ठक्कर दिएपछि कार चालक मोरङको राजघाट पाँच बस्ने राजेन्द्र कार्कीको उपचारकै क्रममा मृत्यु भएको छ सो दुर्घटनामा घाइते भएकी उहाँकी श्रीमती कमला चार वर्षीय छोरी र दुई वर्षीय छोरासहितको विराटनगर स्थित न्युरो अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ त्यसै गरी पूर्व पश्चिम राजमार्ग अन्तर्गतको बोटाबारीमा हिजो अपरान्ह पचपन्न वर्षीय गणेश काम गरेका माघे खाने व्यक्तिको सवारी साधनको ठक्करबाट मृत्यु भएको छ उक्त सवारी साधनको खोजी भइरहेको प्रहरले जनाएको छ यस्तै एक व्यक्ति खेतमा पानी लगाउन गएको बेलामा बेहोस भएपछि उपचारको क्रममा उनको मृत्यु भएको थियो जुरो पानी पाँच बस्ने रोमन अधिकारीको घरमा वर्षदेखि काम गर्दै आएका चौवालिस वर्ष सुनिल केवटको मृत्यु भएको हो अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ अख्तियार दुरूपयोग अनुसन्धान आएका प्रमुख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 गर्नेहरू विरुद्ध कानूनी कारवाही भइरहेको जनाइएको छ अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्न अधिकारवादी संस्था ह्युमन राइट्स वाचले ध्यानकर्षण गराएको छ छुट्टै शौचालय र कपडा फेर्ने कोठा नहुँदा महिला प्रहरीलाई समस्या भएको ठहर गर्दै वाचले सरकारको ध्यानकर्षण गराएको हो पुरुष प्रहरी र महिला प्रहरी एउटै शौचालय प्रयोग गर्दा यौन दुर्व्यवहारका घटना हुने गरेको वाचले जनाएको छ कतिपय शौचालयका ढोका सुरक्षित नहुँदा महिला प्रहरीले थप समस्या झेल्नु परेकाले उनीहरूका लागि छुट्टै शौचालय उपलब्ध गराउनु पर्नेमा संस्थाले जोड़ दिएको छ प्रान्तीय प्रहरी चौकीमा महिला प्रहरीका लागि छुट्टै शौचालय बनाउन काबुल प्रहरी प्रमुखले निर्देशन दिएको अन्तर्राष्ट्रिय संसार माध्यमले जनाएको छ अब खेल समाचार इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेयर डेभिल्स बीच प्रतिस्पर्धा हुँदैछ फिरोज शाह कोटला दिल्लीमा बेलुका सभा आठ बजेपछि हुने खेलमा चौथो स्थानमा रहेको बेङ्गलोर र आठौँ स्थानमा रहेको दिल्ली भेट्न लागेको हो बेङ्गलोरले बाह्र खेलमा सातमा जित हात पार्दै चौध अङ्क जोडेको छ भने दिल्लीले तीनवटा मात्र खेल जितेको छ चेन्नई बीस अङ्कको साथ पहिलो तथा अठार अङ्क रहेको राजस्थान दोस्रो र सोह्र अङ्क जोडेको मुम्बई तेस्रो स्थानमा छ यसअघि गैराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले पुणे वारियर्सलाई छयालिस रनले पराजित गरेको छ र ट्राथलन खेलमा एसियन च्याम्पियन भएका खेलाडी राजीव कुमार गुरुङ सम्मानित भएका छन् उनलाई एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले सम्मान गर्नुभएको हो पच्चिस अप्रेलदेखि उनातिस अप्रेलसम्म फिलिपिन्सको सुविक बेमा भएको आइटिओ एसियन ट्राथलन च्याम्पियनसिप विश्वनाम तीस वर्ष समूहमा गुरुङले स्वर्ण पदक जितेका थिए गुरुङलाई सम्मान गर्दै प्रसन्नले भन्नुभयो यो नेपालीको गौरवको कुरा हो यसले राष्ट्रलाई एक सूत्रमा बाँध्न सक्छ हाल खेल क्षेत्रमा राम्रो संकेत देखिएको छ पहिलो पदक सहभागी भएर पहिलो पटक नै एसियन च्याम्पियन जित्न सफल भएकोले यो ठूलो कुरा भएकाले खेलाडी प्रशिक्षक र पदाधिकारी सबै टिमलाई बधाई व्यक्त गर्दछु उहाँले आगामी दिनमा अझै सफलता हासिल गर्नको लागि लगनशील भएर लाग्न आग्रह गर्दै खेलको विकास गर्न ए हर बखत प्रयास गर्ने बताउनुभयो राष्ट्रिय खेलकुद परिषद दर्ता भएर डेढ वर्ष पनि नबिदे हासिल गरेको उपलब्धिलाई अध्यक्ष प्रसन्नले सम्भावनाको खेल रहेको बताउनुभयो समाचारको अन्तिममा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक चुनावी तयारीका विषयमा सर्वदलीय बैठकमा छलफल चल्दै नेकपा माओवादी सहितका तेत्तिस दलद्वारा बैठक बहिष्कार नेकपा एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै मुलुकको राजनैतिक अवस्था तरल र स्थिर रहेको ए नेता विष्टको भनाई चितवनमा एक वर्षमा वन्यजन्तुको आक्रमणबाट चौध जनाको ज्यान गयो साइबर अपराधीहरूले विश्वभरिका एटिएमहरूबाट चार करोड पचास लाख डलर चोरी भएको खुलासा अफगानिस्तानमा महिला प्रहरीका लागि छुट्टै शौचालयको व्यवस्था गर्न ह्युमन राइट्स वाचको सुझाव र ट्रायथनल खेलमा एसियन च्याम्पियन खेलाडी राजीव कुमार गुरुङ सम्मानित इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्गलोर र दिल्ली डेडेबल्स बीच प्रतिस्पर्धा हुने अवस्था दिउँसो दुई बजेको अर्पण समाचार सकियो म सम्झना बिदा हुन्छु नमस्कार यस अर्पण समाचारको साथमा होटल स्टार बेङ्क्युट विवाह होस् या कुनै पनि पार्टी या सरकारी गैर सरकारी संघ संस्थाको सेमिनार तथा ठुला कन्फरेन्स आयोजना गर्न विभिन्न सयदेखि हजार जना सम्मको क्षमता भएको छवटा हलहरूको व्यवस्था भएको पार्टी तथा समूहहरूका लागि सम्पर्क होटल स्टार ब्याङ्कवेट रत्नगर एक निपनी चितवन फोन नम्बर पाँच साठी नौ सय बयानब्बे website W dot hotel star banquet dot com head office Swayambhu Kathmandu phone number छयालिस बहत्तर दुई सय सतासी पुरानो स्वयम्भू पाठ अब मात्र लोक दोहोरी लाइभ इन कन्सर्ट धनधान्याञ्चल वार्षिक उत्सव तथा विविध सांस्कृतिक कार्यक्रमको लागि चाहिने अत्याधुनिक sound system digital lighting system generator